नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँको आफ्नै साथी दिवस मगन सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्दछौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म उपस्थित हुने गर्दछौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहजमा आजको अर्पण समर्पणको बसाइमा हामी नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने गर्दछौँ गर्दछौँ मिठा मिठा नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गर्नेछौँ र टेलिफोन सम्पर्कमा पनि आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर दादा नमस्कार नमस्कार हजुर अनि ताराजी के छ त तपाईँको नयाँ नौलो खबर ठिकै छ अनि भण्डारातिरको के छ नयाँ नौलो खबर सुनाउनुहोस् भण्डारातिर नयाँ नौलो के हुनु घाम लागिरहेको छ शीतल भइरहेको छ अनि खाजा भयो कि नै हजुरले हाम्रो पनि भर्खरै भएको हुन्छ ताराजी कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने आज हजुरलाई धन्यवाद हजुर साथीहरू हुन्छ ताराजी आगामी श्रृङ्खलाहरू पनि कार्यक्रममा आउँदै गर्नुहोला माया नमार्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा प्रजा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ तपाईँ पनि यस्तै गरी कार्यक्रममा आउन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर आउन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पण दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजमा र कार्यक्रम अर्पण समर्पणको अवस्थालाई विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जनसुकी कुनामा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा भने आज नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने गर्दछौँ मिठा मिठा आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई यो गर्मीको मौसममा थोरै भए पनि शीतल दिने कोसिस गर्नेछौँ र कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नु हुनुहुनेछ अब कार्यक्रममा एउटा मिठो सुगम सङ्गीत सुन्छौँ हामी यो सुगम सङ्गीतपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ अब क्रममा तपाईँको लागि यो मिठो सुगम सङ्गीत काठमाडौँ छुटो हेर्दा हेर्दै आकाशमाथि उडिहाले म काठमाडौँ छुटो दे आकाश आकाशमाथि उड़ी हाले याद आयो देश को याद आयो आफ्नै गाउँको धेरै टाढा पुगिहालेमा काठमाडौँ छुटो हेर्दा हेर्दै बेसी न मन थिएन बाध्यतामा परेमा ओ विदेशी न मन थिएन बाध्यतामा परेमा जति दुःख गर्दा परे अभावमै मरेमा जन्मभूमि छुट्यो काठमाडौँ छुट्यो हेर्दा हेर्दै निकै नै रमाइलो आधुनिक गीत थियो पृष्ठभूमिमा राखिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने नेपाली आधुनिक गीत मार्फत आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हेलो टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि सम्पर्क विच्छेद भइसकेको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको थियो उहाँ पनि फेरि सम्पर्क विच्छेद भइसकेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आज नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा नेपाली आधुनिक गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ कार्यक्रम दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हजमा टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ टाढीदेखि सरोज मुडबडी सरोजी के छ तपाईँको नयाँ नौलो खबर ठिकै छ अनि के कसरी बिताइरहनु भएको छ अचेल दिनहरू त्यत्तिकै बसी बस्छ है घुमघाम हुन्छ कार्यक्रममा आउनु भएको छ आज क कसलाई सम्झिने धन्यवाद मेरो साथीहरू सुरज सुजल हुन्छ सरोजी कार्यक्रममा फेरि फेरि पनि आउँदै गर्नुहोला माया होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला टाढीबाट सरोज मुडबडी आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज चाहिँ मैले बुझ्न सकिनँ फेरि एकचोटि भनिदिनु त कहाँबाट को बोल्दै हुनुहुन्छ ए सिद्धिदेखि सुदीप चेपाङ सुदीपजी के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ बेटी हुने कुरै भएन नि त हुन्छ सुदीपजी कार्यक्रममा आउनु भएको छ आज कसले सम्झिने धन्यवाद अनि मलाई भनेर चिने नचिने सबैजना घर गरे मम्मी बुवा बहिनी बहिनी सङ्गीता सरिता टिका अनि रमना अनि मलाई जो जो सुदीप चेपाङ भनेर चिन्नुहुन्छ हुन्छ सुदीपजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित जनाउँदै गर्नुहोला माया नमार्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला सिद्धिबाट सुदीप चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ के भन्नुभयो निरा तामाङ ए किरा तामाङ अलिकति तपाईँको हिरा तामाङ भन्नुभयो हिरा तामाङ हिराजी के छ तपाईँको नयाँ नौलो खबर सबै ठिक छ अनि खाजा खानुभयो कि नै ए खाजा खाइसन अँ हाम्रो पनि भर्खरै भएको हुन्छ कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झिने आज धन्यवाद हजुर मेरो साथीहरू राममाया मिना हुन्छ इराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि उपस्थित जनाउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुराकबाट हिरा तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रमको अबको पालो एउटा नेपाली आधुनिक सुगम सङ्गीत सुन्ने बेला भएको छ यो सुगम सङ्गीतपछि एकैछिन विज्ञापनको समय रहनेछ विज्ञापनपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच र कार्यक्रम अर्पण समर्पणको व्यवसायसँगै रहनुहोला 夜。 उता तिमीले नभेटे पनि भो भेट्यो भने नबोले पनि भो अब त तिमीले नभेटे पनि भो भेट्यो भने नबोले पनि भो मजले खरानी भए मजले खरानी भए मजले खरानी भए मजले खरानी भए सागर बनु भन्थे दुःखको भूमिमा परे म मायाको सागर बनु भन्थे दुःखको भूमिमा परे म खुसी नै खुसी जितु भन्थे हारे सबै कुरा हारे जले जले जले जले रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस बुबाको चौरासी पूजा अनि छोराको बन्द गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी पूर्वी चितवनमा पत्रकारिता विषयको कक्षा सञ्चालन तथा होटल म्यानेजमेन्टको पढाइ हुने सबैभन्दा पहिलो र पुरानो शैक्षिक संस्था क्रिस्टल कलेज क्रिस्टल कलेज एसएलसी परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना गर्दै पूर्वी चितौनकै सर्वोत्कृष्ट शैक्षिक संस्था क्रिस्टल कलेजमा कक्षा एघारमा व्यवस्थापन र मानविकी संकायमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक भ्रमण औद्योगिक भ्रमण अभिमुखीकरण तालिम तथा अतिरिक्त क्रियाकलापको व्यवस्था भएको सुविधा सम्पन्न कम्प्युटर ल्याब होटल म्यानेजमेन्ट ल्याब लाइब्रेरी इन्टरनेट तथा वाइफाई जोनको व्यवस्था भएको अङ्ग्रेजी तथा नेपाली माध्यमका छुट्टा छुट्टै कक्षाहरू भएको कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिने लोथरसम्म कलेज बसको सुविधा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 घरि घरि जाउँ सधैँ सम्झेर सौरासो घरि घरि भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य दुई सय एकहत्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा एक्सचेन्ज अफर जिनियन स्पियर्स पार्ट तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई कार्यक्रम अर्पण समर्पण व्यवसायमा फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगा हज र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा हरेर पनि अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आज भने नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छु निकै नै मिठा आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गरिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट तिलक तामाङ तिलकजी के छ तपाईँको नयाँ नौलो खबर अनि कोराकतिरको के छ नयाँ नौलो सुनाउनुहोस् अनि खाजा खानु भयो कि नै खाजा भएको छैन हुन्छ कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने धन्यवाद सबैको लागि अनि हुन्छ तिलकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुराकबाट तिलक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार तपाईँपट्टि को बोल्दै हुनुहुन्छ रजनी गुरुङ कहाँबाट भन्नुभयो ए रबिन गुरुङ भालमाराबाट रबिनजी के छ तपाईँको नयाँ नौलो खबर सबै ठिक छ अनि के कसरी बिताइरहनु भएको छ दिनहरू अचेल एकदम गर्मी बढी भएको छ गर्मीमा हुन्छ रविनजी कार्यक्रममा आउनुभयो क कसलाई सम्झिने आज मेरो गाउँमा भएको साथीहरूलाई हजुर म चाहिँ साथीहरूलाई के भन्न चाहन्छु भने आज म घर आउँदैछु है भन्न चाहन्छु हुन्छ रविनजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि उपस्थित जम्ती गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला धाकानी नौ भालुमाराबाट रबिन गुरुङले फोन गर्नुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँलाई नै मिठा आधुनिक सुगम सङ्गीत सुनाउँदा सुन्दै आज कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यति दिनसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि अर्पण समर्पणको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो भण्डाराबाट तारा लता प्रजा टाढीबाट सरोज मुडवडी सिद्धिबाट सुदीप चिपाङ कोराकबाट हिरा तामाङ खोराकबाट टिलक तामाङ र अन्तिममा फोन गर्ने साथी ताहानी नौ भालमाराबाट रविन गुरुङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेट वा मोबाइल सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई विशेष आभारी व्यक्त भन्दै तपाईँको आफ्नै साथी दिवस मगर पनि आजको यो श्रृङ्खलाबाट बिदा हुन्छु नमस्कार शिर सजाउने फुल खोज्दै शिर सजाउने फुल खोज्दै कुन कुनामा भएन मैले गुलाबकै फुल पाउँदा पनि टिपेर शिर सजाएन मैले फुल पाउँदा पनि टिपेर शिर जाइन मैले शिर सजाउने फुल खोज्दै के यो मनको बेथा कसलाई के था यो मनको बेथा मूर्ख होस् त भन्छन् तारा विषय पिएर प्यास मेटे अमृत पाउँदा खाइन मैले रित पाउँदा खाइन मैले शिर सजाउने फुल खोज्दै সন্ধে हो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज सम्पूर्ण चितवन वासीहरूका लागि खुसीको खबर प्रत्येक महिनाको दोस्रो शनिबार आउने क्रममा यही असार चौध गते शनिबार बिहान दस बजे सहित गङ्गालाल अस्पतालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै ख्याति प्राप्त मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीको स्वास्थ्य परीक्षण हुँदैछ सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ सम्पर्क ओम साईराम अस्पताल टाढी बजार फोन नम्बर शून्य छपन्न पाँच एकसठी नौ सय छैसठी पुनश फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ साथै उक्त दिन मुटुको भिडियो एक्सरे इको पनि गरिने जानकारी गराइन्छ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 ನನಗರ್ಚಿತ ಉಂಟಾಡಿ मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा चिल्ड्रेन पार्क म्युजिकल सावर डान्स रेस्टुरेन्ट साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस